दार्चुला स्थित महाकाली नदीमा सुक्खा पहिरो खस्न रोकिन तत्काललाई जोखिमको सम्भावना भने टर्यो दार्चुलामा केही बेर अघि भूकम्पको धक्का महसुस एसियाकै दोस्रो लामो महाकाली नदीको झोलङ्गे पुल बन्द गर्ने चेतावनी जीर्ण बनेको पुल चाँडो मर्मत गर्ने स्थानीयको आग्रह डडेलधुरा डडेलधुराको तालका विभिन्न गाउँमा पशु चौपायाहरूमा अज्ञात रोग अस्सी ग्राम गाविसमा दुध उत्पादनमा वृद्धि रुवा खोलामा एक घर एक भैँसी र सेती अञ्चल अस्पतालमा प्रयोगशालामा सेवा लिन बिरामीलाई निकै सस्ती डडेलद्रामा पन्ध्र प्रतिशत भन्दा बढीले मकै उत्पादनमा वृद्धि प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सीमावर्ती भारतको खोतिलको पहिरो महाकाली नदीमा अहिले पनि खसिरहेको छ महाकालीको पानी अवरुद्ध भए पनि पानी निकास भएकाले दार्चुला सदरमुकाम भने सुरक्षित रहेको छ पहिरो नदी किनार भएर मध्य भागसम्म पुगेको भए पनि पानीले सहज निकास पाएकाले सदरमुकामलाई तत्काल कुनै खतरा नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भएको छ खोतिलको पहिरोले नदीको पानीलाई नेपालतिर धकेलेको भए पनि अस्थायी रूपमा राखिएको ग्याबिन र सो क्षेत्रको बाटो समेत सुरक्षित भएकाले तत्काल कुनै खतरा रहन भएको उहाँले बताउनु भएको छ बिहान दिउँसो र बेलुका समेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भएमा भने खतरा उत्पन्न हुन सक्ने र त्यसका लागि सीमावर्ती बस्तीहरूमा सतर्कता अप्नाउन आग्रह गरिएको बताउनु भएको छ नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्माले रातीदेखि पहिरोको निरन्तर अनुगमन गरिरहेको गुल्मपति अच्युत घिमिरेले बताउनु भएको छ तत्काल सदरमुकामलाई कुनै खतरा नभए पनि पहिरो बढी भएर नदी थुनियो भने समस्या हुन सक्ने उहाँले बताउनु भएको छ सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी गरिरहेको उहाँले बताउनु भएको छ दार्चुलामा आज बिहान छ बजेर पन्ध्र मिनट जाँदा भूकम्पको धक्का महसुस भएको छ भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकामबाट उत्तर पश्चिम त्रिचालिस किलोमिटर माथिबाट चार रेक्टर स्केलको भूकम्प गएको हो भारत केन्द्रबिन्दु भएर आएको भूकम्पका कारण खलङ्गामा बढी धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थदाहालले जानकारी दिनुभएको छ भूकम्पको कारण अहिलेसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिनुभएको छ कञ्चनपुरका बासिन्दाले दोधरा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलङ्गे पुल बन्द गर्ने चेतावनी दिएका छन् लामो समयदेखि जीर्ण बनेको झोलङ्गे पुलको मर्म सम्भार गर्न सम्बन्धित निकायले व्यवस्था गरेको भन्दै स्थानीयले पुल नै बन्द गर्ने चेतावनी दिएका हुन् यो झोलङ्गे पुल एसियाकै दोस्रो लामो झोलङ्गे पुल हो जीर्ण बनेको पुलमा आवजावत गर्न समस्या भएको स्थानीयको गुनासो छ स्थानीय युवाहरूले पुलको निरीक्षण गर्दै सम्बन्धित निकायले चाँडो मर्मत गर्न आग्रह गरेका छन् सुदूरपश्चिमको पर्यटकीय गन्तव्य समेत रहेको यो पुलको मर्मत हुन नसक्दा महाकाली पारेको भनेर चिनिने दोधरा चाँदनी नगरपालिकाका बासिन्दा निराश भएका छन् डडेलधुवाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाविसका विभिन्न गाउँहरूमा घरपालुवा पशु चोपाहरूमा अज्ञात रोग देखिएको छ गाविसको वार्ड नम्बर छको बान्नेगडा मेलगाजा र भाडी गाउँमा किसानहरूले पालेका पशु चोपाहरूमा अज्ञात रोग देखिएको हो गाई गोरुहरूमा देखिएको उक्त रोगले पशुहरू मर्न थालेपछि स्थानीय चिन्तित भएका छन् पशुहरूमा मुखबाट राल फाल्ने आँखा राता हुने र मानिसलाई हान्न खोज्ने लगायतका लक्षण देखिएको तीन चार दिनमै पशु मर्ने गरेको स्थानीयवासी तथा शिक्षक इन्द्र साउदले जानकारी दिनु भएको छ केही दिन अघि मात्रै उक्त अज्ञात रोगले छवटा पशुहरू मरेको उहाँले बताउनु भयो उक्त रोगबाट बान्ने गडामा दुई मेलगाजामा दुई र भाडीमा दुई गरी छ पशुहरू मरेका छन् पहिलेदेखि नै पशुपालन हुने डडेलधुवाकोशी ग्राम गाविसमा भोलि व्यावसायिक दूध उत्पादनमा वृद्धि भएको छ दूध उत्पादनले रुवा खोलावासीको जीवनस्तरमा परिवर्तन ल्याएको छ असी ग्राम गाविस वडा नम्बर एकका बासिन्दाको मूल आमदानीको स्रोत भैँसीको दूध बनेको छ भैँसीको दूधले गाउँको जीवनस्तरमा परिवर्तन आएको छ स्थानीय कृषक हरिबहादुर देवालले भने दूध बेचेरै धेरैले घरखेत जोडेका छन् सहरतिर केटाकेटी पढाउन सकेका छन् र घरका आवश्यकता सबै दूधबाट भएको आमदानीले पूरा भएको छ रुवाकोलामा एक घर एक भैँसी छ उनले भैँसी पालक किसानले भीमदत्त राजमार्गको साहुखर्कमा खर्कमा दुध बेच्ने गरेको बताए भीमदत्त राजमार्गको साउ खर्क खिरले प्रसिद्धि पाएको छ उनले भने गाउँको जति पनि दुध यहाँ खपत भइहाल्छ उनले खीर बनाएर बेच्नेले स्थानीयबाटै दुध लिने गरेको बताएका छन् उनका अनुसार केही भैँसीपाल किसानले आफैले खिर बनाएर बेच्ने गरेको बताए खिरका लागि राजमार्गमा गुड्ने सवारीका यात्री साउकर्कमा नरोकिने कमै हुन्छन् तीस वर्षदेखि खिर बेच्दै आएका देवाले भने यात्रुले खिर खाइदिनाले गाउँको भैँसी पालन व्यवसाय पनि फस्टाएको हो उनी आफूले पालेको दुईवटा भैँसीको दुधबाटै खिर बनाएर बेच्ने गरेको बताए अर्का किसान नरबहादुर देउबाले भैँसी स्थानीय गड्डी जातकै भएको बताए यो रैथाने जात नै हो उनले भने एक भैँसीमा आठ दिनमा दसदेखि पन्ध्र लिटर दुध पाइन्छ उनले दुईवटासम्म भैँसी पाल्नेले औसतमा महिनामा तीस पैँतिस हजारको आमदानी गरिरहेको बताए उनका अनुसार राजमार्ग खुल्नुभन्दा पहिले साउखरमा साउ रुवाकोलाका बासिन्दाको गोठ हुन्थ्यो गाई भैँसी गोरु चराउनका लागि यस क्षेत्रका यस क्षेत्रमा गोठ थापिन्थ्यो उनले भने जाडो सुरु भएपछि हिउँद तिरतल गाउँमा जान्थ्यौं उनले दुई हजार पैंचालिस सालतिर रुवा खोलामा ठूलो भाडी आएको बताए धेरैको घरखेत बगायो पीडितहरूले त्यति बेला कुनै राहत पाएनन् घरखेत बगाएपछि केही परिवारको साउकरकै बास भयो उनले भने त्यही समयमा सड़क खनिन लाग्यो रोडमा काम गर्नेलाई खिर बनाएर बेच्न थाल्यौं तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स वा इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमको सबैभन्दा सुविधा सम्पन्न भनिदिई आएको धनगढी स्थित स्थिति अञ्चल अस्पतालमा अझै पनि बिरामीले सहजै उपचार सेवा पाउन सक्ने स्थिति बनिसकेको छैन अस्पतालको अठार नम्बर वार्डमा रहेको प्रयोगशालाबाटै पनि बिरामीले सहजै सेवा लिन सकिरहेका छैनन् प्रयोगशालामा सेवा लिन बिरामीलाई निकै शास्ति बेहोर्नु परिरहेको छ प्रयोगशालामा चेक जाँचका लागि सेवा लिन आउने बिरामीले कम्तीमा डेढदेखि अढाई घण्टासम्म कुर्नुपर्ने बाध्यता रहँदै आएको छ अस्पतालको पुरानो भवनमै रहेको प्रयोगशालामा न त व्यवस्थित छ न त सेवा नै सहज रूपमा पाउन सकिन्छ अस्पतालको अन्य केही सेवासँगै प्रयोगशाला सेवा पनि सहज रूपमा पाउन नसकिएको बिरामी तथा उनका आफन्तले बताएका छन् स्वास्थ्य जाँचका लागि प्रयोगशालामा दिने ब्लड दिशा पिसाब खकार लगायत जाँच गरेको कुनै एक चिजको रिपोर्ट आउन कम्तीमा करिब डेढदेखि अढाई घण्टा कुर्नुपर्ने अवस्था रहेको पहाड़ी जिल्लाबाट उपचारका लागि त्यहाँ पुगेका भरत सिंह धामीले बताउनु भएको छ उहाँले आफ्नो श्रीमतीको ब्लडको रिपोर्ट आउन करिब अढाई घण्टा कुर्नु परेको बताउनु भएको छ अस्पताल बाहिरका निजी प्रयोगशालाहरूमा चेक जाँच गरेको भए आधा घण्टामै रिपोर्ट आउने थियो उहाँले भन्नुभयो अस्पतालभित्रै गरौं भनेर ब्लड जाँच गर्न गएको अढाई घण्टापछि रिपोर्ट पाइयो अस्पतालमा ढिलो हुने कारणले कतिपय बाहिरै गएर स्वास्थ्य चेक जाँच गर्ने गरेको उहाँको भनाइ छ अस्पतालको प्रयोगशालाबाट ढिलो रिपोर्ट आउने कारण गर्दा धेरै बिरामी र उनका आफन्तहरू बाहिरका निजी मेडिकलहरूमा गएर महँगो प्रयोगशाला सेवा लिन बाध्य भइरहेका छन् ओपिडीमा चेक जाँच गरेर डाक्टरले भनेअनुसार प्रयोगशाला सेवा लिन आउने बिरामीहरू जनसमस्यामा पर्ने गरेका छन् प्रयोगशालामा दुई घण्टाभन्दा बढी समय लगाएर लिएको रिपोर्ट बिरामीहरूले ओपिडीका डाक्टरलाई देखाउनै नपाउने स्थिति रहेको छ बिरामीहरू यस्तो समस्या शुक्रबारमा झन बढी भोग्ने गर्दछन् आइतबारदेखि बिहिबारसम्म चार घण्टा र शुक्रबार दुई घण्टासम्म मात्रै ओपिडी सेवामा प्रयोगशालाबाट चेक जाँच गरेको रिपोर्ट सबै बिरामीले देखाउन नसक्ने स्थिति पैदा हुन थालेको हो रिपोर्ट डाक्टरलाई देखाउन नसकेमा बिरामीहरूले अर्को दिन आउनुपर्ने नभए सम्बन्धित डाक्टरहरूले काम गर्ने निजी क्लिनिकहरूमा गएर भए पनि रिपोर्ट देखाउनुपर्ने बाध्यता रहँदै आएको बिरामी तथा आफन्तको गुनासो रहेको छ यसपटक डडेलधुरामा मकै उत्पादनमा निकै वृद्धि भएको छ जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यो वर्ष जिल्लामा पन्ध्र प्रतिशत भन्दा बढीले मकैको उत्पादनमा वृद्धि भएको छ यो वर्ष बाह्र हजार सात सय उन्नाइस मेट्रिक टन मकै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडेले जानकारी दिनुभएको छ उहाँका अनुसार यो अघिल्लो वर्षको भन्दा पन्ध्र प्रतिशत भन्दा बढीले उत्पादनमा वृद्धि भएको छ उपयुक्त समयमा पानी परेका कारण यस वर्ष उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ जिल्लामा कुल तीन हजार सात सय पैंचालिस हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ जिल्ला कृषि विकास कार्यालयले कृषकलाई अनुदानमा पाँच सय पञ्चासी हेक्टर क्षेत्रफलको लागि बिउ उपलब्ध गराएको थियो कैलालीको भौनियामा तेस्रो गदरिया सेती रोगमार्ग कप दुई हजार त्रिहत्तर हुने भएको छ सड़कपुर पूर्व युवा क्लबको आयोजनामा कार्तिक छ गतेदेखि बीस गतेसम्म सो प्रतियोगिता आयोजना हुन लागेको हिजो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ प्रतियोगिताका संयोजक प्रमोद मल्लले कार्तिक छ गतेदेखि बीस गतेसम्म सञ्चालन हुने प्रतियोगिताको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने बताउनु भएको छ स्थान पहिचान पर्यटन विकास र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ शुरू हुन गइरहेको प्रतियोगिता मार्फत विगत केही वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सेती लोकमार्ग चाँडो निर्माणका लागि पनि सरकारको ध्यान आकर्षण गराउने उद्देश्यका साथ आयोजना गर्न लागि संयोजक मल्लले बताउनु भएको छ त्यसका लागि प्रतियोगिताको उद्घाटनको लागि मन्त्री लेखकलाई आमन्त्रण गरिएकाले लोकमार्ग निर्माणमा सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनु भएको छ करिब पाँच लाख रुपियाँ प्रतियोगिता सञ्चालनको लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख एघार हजार एक सय एक रुपियाँ र द्वितीय पुरस्कार चौवालिस हजार चार सय चौवालिस रुपियाँ प्रदान गरिने बौनिया युवा क्लबका उपाध्यक्ष जीवन विशीले बताउनु भएको छ प्रतियोगितामा man of the match man of the tournament rising player best defender लगायतको विधामा पाँच पाँच हजार पुरस्कार दिइनेछ प्रतियोगितामा बाइस भन्दा बढी टिम सहभागी हुने विश्वास आयोजकले लिएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित दुईवटा घटना दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो दुई बजीतिर कैलालीको मसुरिया चार बडेपुरमा दुर्घटनामा पर्दा दुईजना घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से चार प चार शून्य नौ एक नम्बरको मोटरसाइकल बडैपुरमा सड़कको नालीमा पल्टिँदा बर्दियाको थापापुर बस्ने वर्ष पैंतिसका सहदोष जीसी सामान्य घाइते भएका छन् मोटरसाइकलमै सवार सोही ठाउँकी एकतीस वर्षीय सुमिता जीसीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी छन् उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ यस्तै गैराती कैलालीको धनगढ़ी उपमहानगरपालिका चार बोराडारीमा मोटरसाइकल सड़क छेउको रूखमा ठोकिएर एकजनाको मृत्यु भएको छ राति डेढ बजे धनगढीबाट